पटक पटक आन्दोलन गर्दै आएका चिकित्सकहरू यसपटक भने डाक्टर गोविन्द केसीको अनसनलाई प्रमुख मुद्दा बनाएर आन्दोलित भएका हुन् दिनमा नियुक्त शशि शर्मालाई हटाई प्रकाश सामीलाई पुनर्बहाली गर्नुपर्ने प्रमुख माग गर्दै डाक्टर केसी अनसनमा बसेका छन् केसीको अनसनलाई नेपाल चिकित्सक संघले ऐक्यबद्धता जनाउँदै आफूहरूले पहिलेदेखि नै उठाउँदै आएको विभिन्न माग राखेर आन्दोलनमा उत्रिएको नेपाल चिकित्सक संघ चितवनका अध्यक्ष डाक्टर कृष्ण प्रसाद पौडेलको भनाइ छ हामी अत्यन्त चिन्तित छौँ छौँ र यो नेपाल चिकित्सा सङ्घको यो आन्दोलन सात बुधे सात बुधे माघमा एउटा माग चाहिँ गोविन्द किशोर डाङसाको माग चाहिँ एक हप्ता अगाडिदेखिको हो होइन अरू माग चाहिँ पुरानै हो यसमा सुनवाई नै नभएपछि यो आन्दोलनमा जानु पर्यो यसमा अवश्य पनि जनतालाई बिरामीलाई बिरामीको आफन्तलाई गाह्रो भएको छ चिकित्सा शास्त्र अध्ययन संस्थानको स्वायत्तता भ्रष्टाचारीमाथि कारवाहीको माग लगायतका शुद्धिकरण हुनुपर्ने अनसनमा बसेका डाक्टर केसी र अन्य चिकित्सकहरूको माग छ चिकित्सकहरूको आन्दोलन अर्थात् अस्पताल बन्दले भने प्रत्यक्ष रूपमा बिरामीहरू मर्कामा परेका छन् पहिला थाहा थिएन अनि पछि आफै डाक्टरहरूले आज बन्द भयो आन्दोलन भयो अपरेसन भएन अब कहिले हुन्छ थाहा छैन एकदमै दबाई किनेर सबै सामानहरू किनेर अनि जम्मै पुरै डेरेस फेरेर तयारीको ठाँ गएपछि अनि हुँदैन भनेर फेरि फर्केर बेडबे कुरो गएको बसियो बिरामीहरू मर्कामा परिरहेको देखिरहँदा चिकित्सकहरूले भने बिरामीकै लागि यो कदम चालिएको बताएका छन् बिरामीहरूको मर्कामा आफूहरू चिन्तित रहेको आकस्मिक बाहेक अन्य सेवा मात्र बन्द रहेको र बिरामीहरूलाई दीर्घकालीन रूपमा गुणस्तरीय सेवा प्रदान गर्नकै लागि आन्दोलन गरिएको पुनः नेपाल चिकित्सक संघ चितवनका अध्यक्ष डाक्टर पौडेल हामी अत्यन्त संवेदनशील छौँ इमर्जेन्सी सेवाहरू अहिले पनि कहीँ बन्द भएको छैन बन्द गर्ने हामी सोचाइ पनि छैनौँ दुई चार दिन दुःख पाउँदाखेरि लङ टर्ममा हामीले चाहिँ जनताकै सेवा ग्रहकै बिरामीकै बिरामीकै आफन्तकै चाहिँ स्वास्थ्य सेवा र स्वास्थ्य सेवा पाउने गुणस्तरमा चाहिँ एउटा एकरूपता र एउटा दिगोपन होस् भनेर नै यो आन्दोलनको आवश्यकता भएको हो सरकारले जबसम्म सुन्दैन देख्दैन तबसम्म बन्द हुन्छ यो अनिश्चितकालीन नै हो स्वास्थ्य क्षेत्रमा देखिएको भ्रष्टाचार अन्त्य राजनीतिबाट यो क्षेत्र मुक्त गर्नुपर्ने जरुरी छ त्यस्तै डिन नियुक्तिमा पटक पटक देखिने विवादको अन्त्य गर्न पनि नियमसङ्गत रूपमा अगाडि बढ्नु पर्दछ अनि आफ्ना माग पूरा गराउन यसरी गरिने आन्दोलनको व्यतिथि हटाउन पनि बिरामीको उपचारका लागि खटिने चिकित्सक गम्भीर हुनुपर्छ यसका लागि आन्दोलन बाहेक अन्य माध्यम पनि अपनाउन सकिन्छ सर्प पनि मर्ने अनि लौरो पनि नभास्ने तरिकाले अगाडि बढ्नु युक्तिसङ्गत होला